नमस्कार श्रोता साथीहरू इजरायलबाट सञ्चालित एकमात्र नेपाली अनलाइन मिडिया नेपाल इजरायल डट नेटमा प्रत्येक महिनाको प्रत्येक दोस्रो हप्ता सोमबार प्रसारण गरिँदै आएको पाक्षिक कार्यक्रम गीति कथामा यहाँहरूलाई हार्दिक स्वागत छ विशेषतः इजरायलको रोजगारीको परिवेशमा दुःख सुखले दिनहरू बिताइरहनुभएका तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बोझिलो दैनिकीलाई कथाको आकारबाट गीतहरू प्रवाह गरी प्रवासमा आफन्तसँगको बिछोडमा जलिरहेको मनलाई केही मलम लगाउने प्रयत्न स्वरूप नेपाल इजरायल डट नेटले यो कार्यक्रम यहाँहरूलाई पस्किँदै आइरहेको छ र त्यसैको निरन्तरता स्वरूप आज फेरि पनि म प्रस्तुता रश्मि मैनाले तपाईँहरूको साथमा उपस्थित भएकी छु घटना प्रतिघटनाको सम्मिश्रण नै जिन्दगी रहेछ त्यसैले त भिन्दा भिन्दै जिन्दगीको भिन्न भिन्नै गाथाहरू कोरिएका हुन्छन् आज त्यस्तै गरी प्रतीक्षा घायलद्वारा लिखित लुटिएको मेरो खुसी शीर्षकको गीति कथा म यहाँ प्रस्तुत गर्न गइरहेकी छु कथाको प्रारम्भ गरौँ एउटा सुन्दर गजलबाट वर्षासरी आँसु झारे पनि यी नयनबाट रगतको थोपा झारे छैन वर्षासरी आँसु झारे पनि यी नयनबाट रगतको थोपा झारे छैन समय र परिस्थितिले भत्काए पनि मेरो बाटो क्षितिज चुम्ने मेरो मनको चाह अझै मारे छैन गिल्ला गर्ने र खिल्ली उडाउने धेरै छन् यहाँ तर पनि यो मन कति पनि विचलित पार्या छैन समयले र पछाडि पारे पनि जिन्दगीको दौडानमा सोच्ने गरेकी छु म अझै पनि हारेकी छैन म अझै पनि हारेकी छैन कसरी सुरुवात गरौँ मेरा यी वेदनाहरू अनि कसरी कोट्याउँ ती अतीतका चोटहरू मुटु दुख्छ भन भनी रिङ्गटा चल्छ अनि मेरा यी निर्दोष नयनहरू एकाएक रसाउन थाल्छन् भाग्यले खुसी खोसेपछि आधारहीन भएर बाँच्नु पर्दो रहेछ मलाई लाग्छ यो धरतीमा म जस्तोलाई बाँच्ने कुनै अधिकार छैन कसैको माया ममता अनि सम्मान मेरो निम्ति कल्पनाभन्दा बाहिरको कुरा हो आफैलाई मूल्यहीन र अर्थहीन लाग्छ मेरो आज आफ्नै जीवन कुनै बेला त ती बितेका पलहरूले आँखामा जिस्काउन आउँदा लाग्छ कि म अहिले नै आफ्नै हातबाट जीवन अन्त्य गरौँ तर तर यो सबै नामर्द र कायरहरूले मात्रै सोच्ने कुरा हो भन्ने म सम्झिन्छु अनि फाटेको मन चुडिएको मुटुलाई तसो गाँच्ने कोसिस गर्छु हो मेरो टाउकोमा अहिले धेरै ठुलो भार आइपरेको छ सबैभन्दा ठुलो त अतीतका चोटहरूमाथि चढेर मैले विजय हासिल गरी समाजमा केही गरेर देखाउँछु आगो जलेछु भित्र भित्रै छाती भरि आगो पानी चिसो आशा कुचेर आगो प्रकृतिले भराव सुन्दरताको खानी सोलुखुम्बु जिल्लामा मेरो जन्म नेवारी परिवारमा भएको थियो म एउटा दाजु र एउटी दिदी पछिकी छोरी थिएँ मेरा बाबा आमाको सामान्य परिवारमा जन्मे पनि मेरो हुर्काई बढाइ अनि पढाइ राम्रो नै थियो आमा बाबाको माया अनि साथी सङ्गीको न्यानो साथले त्यो बाल्यकाल कसरी बित्यो खै मलाई थाहै भएन दिनहरू बित्दै गए उमेरले पनि धेरै वसन्तहरू पार गरिसकेछन् जब म आठ कक्षामा पढ्दै थिएँ त्यसै क्रममा पहिलो पटक कमलसँग मेरो भेट भयो उसको घर ओखलढुङ्गामा भए तापनि उच्च शिक्षा अध्ययनका लागि ऊ सोलुमा बसेको थियो जातिगत रूपमा ऊ कटवाल हो हृदय भलाजमी लाग्ने दुर्व्यसनीबाट टाढा रहेको देखेर मैले कता कता मन पराउन पुगेछु त्यसो त ऊ पनि हरेक क्षण मेरो नजिक हुन खोज्थ्यो किनकि किनकि उसले पनि मलाई मन पराउँदो रहेछ यो एक अर्काको मन पराहटले नि मेरो जीवनमा ठुलो भुइँचालो ल्यायो समयहरू बित्दै गयो हामी धेरै नजिक भयौँ माया प्रीतिका कुराहरू पनि धेरै नै हुने गर्थे हामी बिच हाम्रो माया एवं मृतले अति गाढा हुँदै गइरहेको थियो लाग्दथ्यो कि हामी बिचमा अब कुनै दूरी नै छैन एक अर्काको अङ्गालोमा बाँधी देवी देवता साँच्ची राखेर रा, सँगै बाँच्ने सँगै मर्ने कसम पनि खायौँ मलाई राम्रोसँग थाहा छ हामीले बाचा कसम खाँदा साँच्ची राखेका देवी देवताहरू अनि साथ कहिल्यै पनि नछुट्योस् भनेर फुलपाती चढाइएका देउरालीहरू सायद सायद यस्तै उमेरलाई भनिन्छ होला कुरकुरे भैँस हर पल कमलको आकृति नयनमा सजाउँदै म समय कटाउने गर्थेँ मेरो कमल ओहो मेरो काले पनि त्यस्तै गरी मलाई माया गर्ने गर्थ्यो हाम्रो माया निश्चल थियो पवित्र थियो अनि कुनै जालझेल थिएन समयको रफ्तारसँगै हाम्रो प्रेममय जीवनले वर्षौँ काटिसकेछ आठ कक्षादेखि सुरु भएको हाम्रो प्रेम मेरो एसएलसी परीक्षासम्म प्रगति पथमा लम्किरहेको थियो जहाँ तिमी हुन नपाउँदा जस्ता मैले टिप्ने धरती नै पाटे जस्तो भयो मैले टिप्ने धरती त्यति नै धेरै मेरो कमल मदेखि टाढा जान लागेकोमा चिन्तित पनि बनायो किनकि कमल पढाइ छोडेर अनि मलाई एक्लै पारि जागिरको लागि टाढा जानु थियो देशमा सशस्त्र द्वन्द चलिरहेको थियो धरानमा आर्मी भर्ती खुलेकाले कमल मलाई छोडी त्यतातर्फ लाग्यो म धेरै कल्पेर रोएँ अनि उसले सोचेको सबै कुरा पुरा होस् भनी भगवान्सँग कामना गरे मेरा हरेक रात उसकै सम्झनामा खोल्टे फेर्दै बित्दथे मिरमिरेको उज्यालोसँगै मेरो कमल मेरा अगाडि आइदे हुन्थ्यो झैँ लाग्थ्यो यो हाम्रो प्रेम जोडी देखेर मेरा साथीहरू समेत कुरा काट्दथे त्यो देखेर मलाई लाग्थ्यो त्यो देखेर मलाई लाग्दथ्यो कि पशु पन्छीहरू पनि हाम्रो प्रेमको डाहा गरिरहेका छन् त्यसरी नै कमलसँग बिताएका पल र उसँग खाएका बाचा कसमहरूलाई मुटुमा साँची म दिनहरू बिताउन थालेँ सुनसान लाग्थ्यो गाउँघर उभिना उराट लाग्थ्यो वन पाखा कमलदेखि छुट्नुमा म दुखी त अवश्य थिएँ नै त्यसमाथि आमा बिच हुने गरेको मेरो विवाहको कुरोले मलाई अझ दुखी बनायो कि मलाई यहाँ शब्दमा बयान गर्न सजिलो भइरहेको छैन ओह्रालो लागेको मृगलाई बाछोले पनि खेच्छ भने झैँ ममा अर्को ठुलो चिन्ता थपियो त्यो थियो मेरो विवाहको हुन त आमा बाबाको कर्तव्य पनि थियो आफ्नो सन्तानको घरजम बसालिदिने तर मेरो आमा बाबाले मेरो प्यारो कमललाई छाडी मलाई एक अपरिचित व्यक्तिसँग विवाह गरिदिन खोज्दै हुनुहुन्थ्यो त्यो अपरिचित व्यक्ति जो कहिले नदेखेकोसँग मेरो बिहे यो कसरी हुन सक्छ यो असम्भव थियो तर विडम्बना मेरो केही जोड चलेन मैले धेरै बिन्ती गरेँ तर आफ्नो जातिसँग आफ्नै परम्परा र रीतिरिवाज अनुसार विवाह गर्नुपर्छ भन्दै मलाई गाली गर्दै कर गर्न थाल्नुभयो मैले रुन सिवाय अरू केही गर्न सकिनँ कुनै बेला त लाग्थ्यो भागेर कमल कहाँ जाउँ तर यो पापी र स्वार्थी दुनियाँमा कसलाई के भन्दै कसलाई के सोद्धै जाउँ म विवश थिएँ भक्कानिएर कति रोएँ सायद म नरोएको दिन थिएन होला र म निधाएको रात पनि थिएन एक्लै बरबराउँदै कमलको नाम लिन्थेँ अनि आफैलाई पागल झैँ लाग्थ्यो बाटो वरिपरि हिँडेका सबैलाई कमल जस्तो देख्थेँ हामीले पाचा कसम खाएका मठ मन्दिर सम्झी प्रार्थना गर्थे कि मेरो कमल मलाई चाहियो मेरो कमल मलाई उपलब्ध गराइदेऊ भगवान् भन्दै बाबाको खुसीको निम्ति एक अपरिचित व्यक्तिको पछि लागेर हिँडे मलाई लाग्थ्यो कि यो एउटा सपना हो सोच्ने गर्थे विवाह गरी पराईको घर जाँदा आँखाभरि सपना र छातीभरि आफन्तको माया लिएर आफ्नो छुट्टै संसार बनाउन जाँदैछु भन्ने तर तर यो रङ्गिएको मेरो सिउँदो उजाड बिधुवाको झैँ लाग्थ्यो त्यो दिन जुन दिन मैले मेरो जन्मघार छाडेँ जुन दिन मैले मेरो जन्मघार छाडेँ मलाई लाग्थ्यो कि म आफैलाई जलाउन मसनघाट जाँदैछु मेरो संसारमा कोही छैन आफ्नो जन्मघर जब मैले छाडेँ तबबाट मेरो नारकीय जीवनको सुरुवात हुन थाल्यो मनमुटुमा पठार रोपेर भए पनि आफ्नो जन्म दिने आमा बाबाको इज्जत र खुसीको लागि कसैको एउटा असल बुहारी र कसैको एउटी असल श्रीमती बन्न मैले सकेको र जानेको सबै काम कुरा गर्थेँ तर मेरो बाबा आमाको ज्वाइँ बनाउँदो उफ मेरो बाबा आमाको ज्वाइँ बनाउँदो भानु मेरो लोग्ने उहाँहरूले सोचेको जस्तो रहेनछ उसको व्यवहार देख्दा र बोल्ने शब्दहरू सुन्दा लाग्थ्यो कि म मात्र पेट पाल्नलाई एउटा कोठीमा बेस्या बनी आफ्नो जिउ कसैलाई बेचिरहेकी छु हर साँझ मध्यरातमा जाँड र रक्सीको तालमा तुच्छ शब्दहरूको वर्षा गर्दै लर्बराउँदै ऊ घरमा आइपुग्थ्यो जुनै पनि बेलामा म उसको पैतालाको धुलो बनेर बस्नु पर्दथ्यो नत्र त उही हो फेरि तुच्छ शब्दहरूको भागीदार मैले बन्नु पर्थ्यो यस्तै रहेछ जिन्दगी नहुनु भइ त हाल्यो अब कमलको हुन लायक पनि रहिन भन्ने सोची उसका व्यवहार सहँदै आए अनि एउटा असल स्वास्नीको परिचय दिन मैले सकेसम्म कोसिस गरि नै रहेँ र उसलाई सही बाटोमा ल्याउन मेरो प्रयास जारी नै रह्यो बैगुनीलाई कुनले मार्छ भने चाहिँ उसले मलाई जति जति घृणित व्यवहार गरे पनि उसलाई म त्यति नै धेरै माया दिने प्रयास गर्दथेँ तर तर त्यो मेरो माया उसको लागि बालुवामा पोखिएको पानी सरह बन्थ्यो मैले चाहेको कमल नै त उसलाई बनाउन खोजेकी थिएँ नि तर सकिनँ म हारेँ पीडा र चिन्ताले म दिनका दिन दुब्लाउन थालेछु दिनभरि त कामको चाप पर्थ्यो नै नयाँ ठाउँ नयाँ घर एउटा नयाँ बुहारीको रूपमा उपस्थित हुन पर्दा मलाई लाज हुन्थ्यो त्यसैले चाहिने भन्दा बढी चाहिने भन्दा धेरै काम म गर्दथेँ किनकि भर्खरै सत्र वर्षको उमेरमा मेरो बिहे भएको थियो त्यसमाथि सबैलाई असल र आदर्श बुहारी बनेर देखाउनु थियो रातमा नि आनन्दको सास कहिल्यै मैले फेर्न पाइनँ चाहे कामले थकित भएको नै किन नहोस् चाहे जोडले मुटु नै दुखेको किन नहोस् म माथि राक्षसी व्यवहार गरिन्थ्यो पशु व्यवहार गरिन्थ्यो मलाई लाग्दथ्यो कि ममाथि एउटा दानव राक्षसले मनोमानी तरिकाले बलात्कार गरिरहेछ दुखाइमा जति रोए पनि जति कराए पनि मेरो चित्कार सुन्ने त्यहाँ घरका निर्जीव भित्ताहरू र म सुतेको काठको पलङ मात्र थियो ती भित्ताहरू पनि मेरो दुखाइमा र मेरो पीडामा छटपटिँदै रोइरहेको आवाज म पाउँदथेँ उडेर जुन सुन्छु भन्थे तर आज पिञ्जडाको सरी भाषा जीवन जुगौँ जुगा जिउँछु भन्थे तर आज आफ्नै काखमा मरिरहेको बढ्नेका क्रममा म आमा बन्ने भएछु मान्छे जति नै उमेरको भए पनि नारीको मन आमा बन्न पाएकोमा भित्रभित्रै अनेक थरीका कुरा खेलाउँदै म एक्लै खुसी हुन्थेँ अनि काखमा नानी बाबु छुनमुन छुनमुन गरी खेलेको सम्झेर आनन्दित पनि हुन्थेँ अब त त्यस्तो पशु समानको व्यवहार सहनु पर्दैन होला भनेर मैले धेरै आशा गरेर आफू गर्भवती भएको कुरा सबै श्रीमानलाई सुनाए पनि तर मेरो कुरा उसका निम्ति खासै महत्त्वपूर्ण बनेनन् हो हो मलाई निरन्तर लुचिरह्यो गीतले सिनो लुचेसरी सायद सायद अहिलेको युगको मान्छेलाई जो कोहीलाई पनि थाहा छ कि आफ्नो जीवन सङ्गिनी दुई जीवकी हुँदा कति धेरै माया र साथको आवश्यकता पर्छ अनि साह्रो गाह्रो काममा कति ठुलो साथ चाहिन्छ भनेर तर मेरो निम्ति उसको माया र साथ मात्र दिवा सपना थियो म छटपटिन्थेँ रुन्थे अनि कराउँथे तर एउटै बिस्तारामा सुतेको श्रीमान बनाउनुलाई केही वास्ता हुँदैन थियो ऊ मसी घुरेर सुत्थ्यो जति जति म भारी जिउकी हुँदै गएँ त्यति नै पिर बढ्न थाल्यो समस्याहरू धेरै हुन थाल्यो अनि अति भएपछि मैले आमालाई फोन गरी सबै कुरा सुनाएँ आमाले पनि माइत आऊ भनेर मलाई बोलाउनु भयो म पनि हत्तपत्त माइत जानका लागि आफ्नो गर्भमा रहेको पाँच महिनाको भ्रूणलाई बोकेर भाग्यलाई धिक्कार्दै रुँदै माइततिर हिँडे माइत त आए समाजले के भन्ने होला भन्ने चिन्ताले मनमा बास जमाइसकेको थियो आखिर हाम्रो समाज न हो जतिसुकै पढे लेखेका भए पनि कुसंस्कृति र कुपरम्पराको शिकार हुनु नै पर्छ हामी नारी जातिले म माइत आएको देखेर समाजलाई कुरा काट्ने बाटो हुन्थ्यो कोही भन्ने गर्थे घर खान नसकेर माइत आए अनि कोही भन्ने गर्थे यस्तोले के गरेर खान सक्छ र आमा बाबुको मायामा पुल पुलेर हुर्केकी आदि इत्यादि सिर्फ नुनिलो आँसु पिउँदै ती तिखा शब्दहरू सुनेर बस्नु बाहेक अरू केही गर्ने सामर्थ्य ममा थिएन किनकि विवाह गरेर पढाइ घर पुगेर त्यसरी माइत आएर बस्नु मेरो आफ्नै दोष थियो कुनै बेला आमा बाबाले ठुलो स्वर गर्नुहुँदा पनि छाती चिरिएर आउँथ्यो अनि लाग्थ्यो म आमा बाबाको निम्ति पनि बोझ भएछु है भनेर जाउँ त कहाँ जाउँ हे भगवान् म के गरौँ किन मलाई तडपाउँछौ किन मलाई यसरी दुःखको भुमरीमा पार्छौ कुन जुनीको पापको सजाय दिँदैछौ यस्ता यस्ता कुरा भगवान्लाई उकार्दै म छाती पिटी पिटी एकान्तमा एक्लै रुन्थेँ आत्महत्या गर्न पनि खोजेँ तर भनेको जस्तो कहाँ सजिलो हुँदो रहेछ र मर्नलाई पनि 天。 आफ्नो गर्वको भ्रूणलाई सम्झिन् अनि उसको मिठो कल्पना गरे आफ्नो न्यानो काखमा लडीबडी खेल्दै मलाई मख पार्न दाँतविहीन गिजायुक्त बाबु नानी हाँस्दै गरेको अनि सोचे यसको के दोष किन यसलाई कोपिलामै निमठेर मैले अझ बढी पाप कमाऊ त्यसैले यस भ्रूणलाई मैले यो पापी र स्वार्थी दुनियाँमा जन्माउन पर्छ अनि यसले मेरो सपना साकार बनाउनेछ मेरो शत्रुलाई यसले केही गरी देखाउनेछ आदि इत्यादि सम्झेर दुनियाँका अगाडि फेरि आफै पनि दोषी बनेर बाँचे माइत बसेको चार महिनापछि मैले छोरालाई जन्म दिएँ भनौँ ऊ मेरो पहिलो सन्तानको रूपमा यस धरतीमा पाइला टेक्यो गाउँ घर नहो पहिलोचोटि नै छोरा जन्मेको देखेर सबैजना खुसी हुनुभयो मनमनै मनै म पनि खुसी भएँ तर गर्वमा बोक्नुको पीडा जन्माउनुको कष्ट म कसरी पोख्न सक्छु त्यो त सन्तान जन्माइसकेका आमालाई मात्र थाहा हुन्छ त्यो पनि माइती घरमा आफ्नो जीवन साथी विहीन बनेर आमा बाबाले मेरो कारण धेरै दुःख कष्ट सहनु पर्यो छोरा जन्मिसकेपछिका दिनहरूमा पनि मैले रोएर नै बिताउनु पर्यो आफ्नो आमा बाले जति माया गरे पनि समाजका मान्छे भनाउँदाहरूको अगाडि म आँखाको गर्जै हुन्थेँ मेरो छोरालाई हेर्ने नाममा आउनेहरू मुटु नै दुख्ने खालका शब्दहरू ओकल्दथे मान्छे नै पिच्छे मेरो छोराको नामाकरण गरिन्थ्यो कसैले माइतेरे कसैले आइतेरे मलाई भित्रभित्रै भक्कानिएर रुन मन लाग्थ्यो आफ्नो भन्ने मान्छे गतिलो नहुँदा अपहेलित भएर समाजमा बाँच्नु पर्दो रहेछ सोचेको जस्तो नै छोरा जन्माए अब त यस्तो पशु व्यवहार गरिन्न होला भनेर श्रीमान लिन आए पनि हुन्थ्यो नि भनेर सोच्ने गर्थे कस्तो अचम्म सोचे जस्तै गरी ऊ लिन पनि आयो मनभित्र अनेक डर त्रास भए पनि बनावटी खुसी देखाउँदै अब त त्यस्तो कुव्यवहार गरिन्न होला भनेर म उसको पछि लागेर हिँडेँ तर फेरि पनि फेरि पनि त्यस्तै व्यवहार उसले देखाउन छाडेन अति भएपछि मेरो निम्ति भन्दा पनि यो बच्चाको लागि यो घर र यो मान्छे छाडेर माइत जानु ठिक लागेर म पुनः बाबाआमाको घरमा

खोलेको रहेछ मैले पनि परीक्षा दिएँ र पास पनि भएछु फुस्रो हाँसो मनभरि बोकी म मेरो छोरालाई राम्रो र असल बनाउने सपना साँच्दै स्कुलमा दुःख सुखका दिनहरू बिताउन थालेँ काखे बाबुलाई झोलुङ्गोमा राख्दै आफ्ना जस्तै साना नानी बाबुहरूलाई शिक्षा बाँड्न थालेँ दिनभरि नानी बाबु र आफ्ना सहयात्रीहरूसँग हाँसी खुसी बिताउने गरे पनि जब साँझ पर्थ्यो मेरो मन मस्तिष्कमा तुवालो छाउँथ्यो अनि आँसु बाहेक त्यहाँ मेरो कोही साथी हुँदैन थियो खै कसरी बितेछन् ती विघ्न दिनहरू कसरी बितेछन् ती विघ्न दिनहरू उफ बाबुलाई स्कुलमा भर्ना गर्ने पनि बेला भएछ भर्ना पनि गरेँ महँगीले गरिसक्नु थिएन महँगीले केही गरिसक्नु थिएन बाबुलाई पढाउन मात्रै ठिक हुने मेरो जागिरले मैले त्यहाँ केही गर्न सक्दिनँ थिएँ गाउँका चिनेका साथीहरू पनि विदेशमा जाने आउने गर्दथे अनि धन सम्पत्ति पनि टन्न कमाउने ओहो कतै म पनि गएँ भने धेरै पैसा कमाउन सक्छु अनि मेरो सारा सपना र मेरो बाबुको पढाइ र उज्जवल भविष्य बनाउने इत्यादि सोच्ने गर्थेँ दिनका दिन दुःख पीडा सहन पनि गाह्रो लाग्थ्यो उकुस मुकुस भए झैँ भइरह्यो अनि एक दिन आमासँग विदेशी नै कुरा राखे आमाले पनि आफ्नो भविष्य बन्छ जस्तो लाग्छ भने तिम्रो विचार गर हामी हामीले सकेको सहयोग गर्छौँ भन्नुभयो मेरा निम्ति आमाका ती वाक्यहरू के खोज्छस् कानो आँखो भने चाहिँ भयो अनि म आमासँग भएको पैसाले नपुगेर आफन्तसँग ऋण खोज्दै हिँडेँ यताउता गरी पैसा पनि जम्मा गरेँ र विदेशको चक्करमा रुमल लिन थालेँ विदेश जस्तो ठाउँ भन्ने बित्तिकै कहाँ सजिलोसँग जान सकिन्थ्यो र धेरै ठाउँमा धाएँ धेरै हन्डर खाएँ बल्ल बल्ल मेरो विदेश भूमि इजरायलको यात्रा तय भयो म जस्तै एउटी बेसहारा नारीलाई पैसा दिनु भई सहयोग गर्नुहुने सबैलाई धन्य भगवान् सम्झे अनि मनभरि अनेक थरीका कुरा खेलाउँदै इजरायल लाग्न तयार भएँ इजरायल जान त तयार भएँ आफ्नो मुटु जस्तो छोरा र भगवान जस्ता आमा बाबालाई अनि स्कुलका सहयात्री र साना साना मेरा विद्यार्थी चेलीहरूलाई छोड्नु पर्दाको पीडाले म फेरि उत्ति नै दुखी भएँ आखिर जानै त छ जति पीडा दुःख लागे पनि मेरो छोराको उज्जवल भविष्यको निम्ति सम्झेँ अनि मनलाई कठोर बनाएर इजरायलतिर लागे इजरायल पनि आइपुगे सोचेको जस्तो र सम्झेको जस्तै रहेछ इजरायल साँझ पर्न नपाउँदै झिलिमिली बत्ती तर जति बत्तीहरूले उज्यालो दिए पनि जति नै ठुला ठुला महलहरूले भरिएका सहरहरू भए पनि म जस्तै दुखीलाई दुःख नै रहनुपर्ने रहेछ जहाँ गए पनि इजरायल जब आइपुगे भगवान्लाई सम्झँदै भन्न थाले कि यो अरूको सहरभन्दा त मेरा निम्ति ती अतीतका छटपट्टि नै ठिक्क थिए ती खोले पिठो नै ठिक थियो यहाँको बर्गर र भन्दा किनकि कुनै कुराको स्वाद थिएन कामको त के कुरा गरौँ चौबिसै घन्टा तयारी अवस्थामा बस्नुपर्ने शून्य लाग्थ्यो यो विघ्न सहर पनि सिरानी च्यापेर अनि सिरकले मुख छोपेर कैयौँ रात मैले रोएर बिताएँ आफ्नो जन्म दिने आमा बाबालाई त्यो उमेरमा आफ्नो जन्म दिने बाबा आमालाई त्यो उमेरमा दुःख र पीडाको खाल्डोमा हालेर यहाँ अरू बुढाबुढीको सेवा गर्न पर्दा मुटु चिरिन्थ्यो तर तर यस्तो सोच्नु पनि मेरो पाप थियो किनकि किनकि मैले केही पाउनका लागि यो दुःख गर्दैछु भन्ने पनि म सम्झन्थेँ अनि सोच्ने गर्थेँ कि यही दुःखमा मेरो छोराको उज्जवल भविष्य लुकेको छ त्यस्तै गरी टाउको भरि ऋणको चपेटा थियो त्यो ऋणलाई सम्झन्थे र चुपचाप काममा ध्यान दिन्थे खै अब त दुई वर्ष पनि हुन लागेछ विदेश आएको दुःख र पीडा त छँदैछ छोराको यादले औधी सताउँछ आजभोलि धेरै पटकको प्रयासपछि मात्र फोन लाग्छ तर पनि आवाज राम्रो सुनिँदैन त्यसमाथि पनि बाबुले मम्मी मम्मी हजुर छिट्टै आउनुहोस् है भन्ने शब्दले त दुःख र खुसी दुवैको आँसु झर्छ उसको तोते बोली कानमा गुन्जिरहन्छ रातभरि उन्जेलसम्म पनि त्यही बाबुको नियास्रो लाग्दो आवाजले सताइरहन्छ अब त मेरो बाबु पनि आठ वर्षको सक्यो, पढाइ पनि राम्रो छ अरे चार कक्षामा पढ्दैछ अरे अनि मैले नेपाल जाने दिन गने झैँ ऊ पनि मेरो मामु कहिले आउने भन्दै ती कलिला हातका साना साना औँलाहरू भाँच्ने गर्छ रे फुस्रो हाँसो देखाउँदै आँसु पिउन जाने कि छु मैले दुःखै दुःखको संसारमा पनि रमाएर जिउन जाने कि छु मैले अनि फाटिरहने यो मेरो मनलाई राम्ररी सिउन जानेकी छु अब मैले मलाई लाग्छ कसैकी राम्री श्रीमती र कसैको असल बुहारी बन्न नसके पनि कसैको असल आमा र असल छोरी बन्नु छ मैले त्यसैले त म हरेक दुःख बाधा व्यवधानसँग सङ्घर्ष गरिरहेकी छु अनि गरिरहनेछु जबसम्म मेरो लक्ष्य प्राप्ति हुँदैन तबसम्म गरिरहन्छु हेर्दै जाउँ समयले कस्ता कस्ता खुम्तीहरू तिर्स्याउँदो रहेछ मेरो बाटोमा सङ्घर्षको मैदानमा एउटा सिपाही जसरी म निडर बनेर अगाडि बढिरहनेछु जबसम्म एक मुठी सास रहन्छु तबसम्म आफ्नो अस्तित्वको लागि म लडिरहनेछु यो मेरो बाचा र यही सङ्घर्षमा नै मेरो प्यारो छोरोको उज्जवल भविष्य छ अनि मेरो शत्रुहरूको लागि ठुलो चुनौती पनि जति पोखे पनि मनका व्यथाहरू नसकिँदो रहेछ तैपनि तैपनि यसरी पोख्न पाउँदा अलिकति भए पनि जलेको मन शीतलता मिल्दो रहेछ यसरी नै अबका दिनमा आइपरेका दुःख सुखलाई बिसाउनेछु अहिलेलाई भने म ओझेलमा पर्न चाहन्छु तर खबरदार तर खबरदार म जस्तो नारीलाई कसैले पैतालाको धुलो सम्झेर अपमान गर्न पाउने छैन हामीले पनि इज्जतपूर्वक आफ्नो हक अधिकारसँग बाँच्न पाउनुपर्छ र म कामना पनि यही गर्छु कि कुनै पनि नारीले मैले जस्तो कष्टका दिनहरू बिताउन नपरोस् र र लोग्ने हुँदा हुँदै विधुवा जसरी आफ्नो छब्बिस वर्ष उमेरमा एक्लै रुमल लिन नपरोस् एक्लै रुमल लिन नपरोस् श्रोता साथीहरू मनभित्रका जलनहरूलाई एउटा कथाको रूपमा सिलबन्दी गरी नेपाल इजरायल डट नेटमा नियमित रूपमा प्रसारण गरिँदै आएको कार्यक्रम गीती कथाको तेस्रो श्रृङ्खला स्वरूप लुटिएको मेरो खुसी शीर्षकको गीती कथा यहाँहरूलाई पस्केका थियौँ आजको हाम्रो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो सल्लाह र सुझावहरू तल राखिएको प्रतिक्रिया बक्समा दिनुहुन कन्जुसै नगर्नुहोला यदि तपाईँहरू पनि आफ्ना जीवनमा घटेका घटनाहरूलाई कथा बनाई गीत सङ्गीतको मालामा गाँसेर प्रसारण गर्न चाहनुहुन्छ भने हाम्रा इमेल ठेगानाहरू निम्न छन् इन्फो एट द रेट नेपाल इजरायल डट नेट अथवा नेपाल इजरायल एट द रेट याहु डट कम यी इमेल ठेगानाहरूमा आफ्ना लेख तथा रचना पठाउन सक्नुहुनेछ आदरणीय श्रोता साथीहरू आगामी दिनहरूमा यहाँहरूको सल्लाह र सुझावको आधारमा कार्यक्रमलाई अझ तदारुकताका साथ प्रस्तुत गर्ने उद्देश्य राख्दै र साथै कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता रश्मि मैनाली तथा सम्पूर्ण नेपाल इजरायल डट नेट युनिटलाई बिदा दिनुहोस् धन्यवाद